Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा स्वागत छ म ध्रुवराज खनाल सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू निर्वाचन चाहने दलहरूबीच सहमति गरेर अगाडि बढ्नुपर्ने जनता दल युनाइटेडका अध्यक्ष शरद यादवको भनाई चुनाव मङ्सिरमा नै हुने अर्थमन्त्री कोइरालाको दावी पाठ्य पुस्तकको अभावलाई सम्बोधन गर्न सबै जिल्ला शिक्षा कार्यालयलाई दैनिक रूपमा विवरण बुझाउन शिक्षा मन्त्रालयको निर्देशन शिक्षा सेवा आयोगको परीक्षाका लागि चितवनमा परीक्षा केन्द्र तय पाकिस्तानमा आज भएको आत्मघाती बम आक्रमणमा आठजनाको मृत्यु पैँतालिसजना घाइते ग्रीस संसदद्वारा प्रशासनिक सेवाका पन्ध्र हजार दरबन्दी कटौती प्रस्ताव पारित र ICC world cricket league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 अध्यक्ष यादवले आफूले भेटवार्तामा नेकपा माओवादीको निर्वाचन सम्बन्धी नीतिबारे चासो राखेको र कुनै दल नआउँदैमा निर्वाचन प्रभावित हुन नहुने निर्वाचन चाहने दलहरूलाई सहमतिमा ल्याएर निर्वाचनमा जानुपर्ने स्पष्ट सुझाव दिएको जानकारी दिनुभयो यादवले भेटवार्तामा भारतको संस्थापन पक्ष र ए बीच अविश्वास र समझदारीको अभावको अवस्था रहेको बेला भएको भ्रमणमा आफ्ना सबै पक्ष खुलेर कुरा राखेर त्यसलाई अन्त्य गर्न प्रचण्डलाई सल्लाह पनि दिनुभएको थियो जवाबमा प्रचण्डले नेपालमा मङ्सिरभित्र जसरी पनि निर्वाचन हुने भन्दै निर्वाचन हुन नसके मुलुक सङ्कटमा फस्ने विषयमा आफूहरू सचेत भएको बताउनु भएको थियो उहाँले नेकपा माओवादीले निर्वाचन अवरोध गर्न नसक्ने दावी गर्दै निर्वाचनकै लागि प्रधान न्यायाधीशको नेतृत्वमा सरकार बनेकाले निर्वाचन हुने विश्वास व्यक्त गर्नुभएको थियो प्रचण्डले आज प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार शिवशङ्कर मेनन विपक्षी दलकी नेत्री सुषमा स्वराजसँग भेटवार्ता गर्दै हुनुहुन्छ त्यस्तै आजै नेपाल भारत सम्बन्धमा नयाँ आयाम विषयमा भारतीय बुद्धिजीवीहरूलाई आइसिडब्ल्युमा सम्बोधन गर्ने हुनेछ भने राति राष्ट्रवादी कङ्ग्रेसका महासचिव डेबी त्रिपाठीले दिने रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ त्यस्तै भोलि प्रचण्डले बिहान दस बजे भारतीय प्रधानमन्त्री डाक्टर मनमोहन सिंहसँग भेटवार्ता गर्नुहुनेछ भने दिउँसो एक बजे विदेश मन्त्री सलमान खुर्सिदसँग लन्च मिटिङ गर्ने कार्यक्रम छ राष्ट्रपति डाक्टर रामवरण यादव र नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालाबीच भेटवार्ता भएको छ बिहान राष्ट्रपति भवन निवासमा भएको छलफलमा समसामयिक राजनैतिक परिस्थितिबारे कुराकानी भएको छ उच्च स्तरीय राजनैतिक समितिका संयोजक समेत रहेका कोइराला दलहरूबीचको सम्वादहीनता र चुनावको मिति घोषणा लगायतका विषयमा परामर्श गर्न राष्ट्रपति भवन शीतल निवास पुग्नुभएको कोइरालाका स्वकीय सचिव लक्ष्मण ढकाले जानकारी दिनुभयो वैशाख एक गतिदेखि उच्च स्तरीय राजनैतिक समितिको नेतृत्व सम्हाल्नुभएका कोइरालाले चुनावी वातावरण बनाउन सबै दललाई सहमतिमा ल्याउने बताए पनि कुनै प्रगति भने हुन सकेको छैन अर्थमन्त्री शङ्कर कोइरालाले चुनाव मङ्सिरमा नै हुने दावी गर्नुभएको छ अहिलेको सरकार चुनाव गराउन ट्र्याक बाहिर गएको अर्थतन्त्रलाई ट्र्याकमा ल्याउने भएकाले आफूहरू दृढ भएर आफ्नो काममा लाग्ने बताउनुभयो विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाले गरेको कार्यक्रममा कोइरालाले अस्थिर अवस्थामा रहेको राजनैतिक अन्यलतालाई चिर्दै चुनाव गराएर चाँडोभन्दा चाँडो जनताका प्रतिनिधिलाई सरकार हस्तान्तरण गर्ने बताउनुभयो सरकारले गरेका काम कारवाहीप्रति शङ्का नगर्न आग्रह गर्दै उहाँले जनताको अधिकारका लागि लड्ने दलहरूलाई चुनाव बहिष्कार गर्न सुहाउँदैन भन्नुभयो कोइरालाले चुनावी अभियानमा लाग्न सम्पूर्ण दलहरूलाई आग्रह पनि गर्नुभयो केन्द्रीय समितिको रिक्त पदमा मनोनित गर्ने विषयमा छलफल गर्न नेकपा एमालेको स्थायी समितिको बैठक आज पनि बस्दैछ आइतबारको बैठकले मनोनितको विषय टुङ्गो लगाउन नसकेपछि निर्णय लिन आज फेरि बैठक बस्न लागेको हो एमालेबाट बाहिरका मधेसी तथा जनजाति नेताहरूको ठाउँमा मनोनित गर्ने कुरामा सहमति भए पनि शीर्ष नेताहरूले आफ्ना निकट नेताहरूको नाम सिफारिस गरेपछि कुरा मिल्न सकेको छैन मनोनित गर्ने विषयमा सहमति नभएपछि आइतबार बस्ने भनेको पोलिट ब्युरो बैठक समेत बस्न सकिन आजको स्थायी समितिको बैठकले एजेन्डा तय गरेपछि पोलिट ब्युरो र केन्द्रीय समिति बैठकको मिति टुङ्गो लाग्ने एमाले जनाएको छ सरकार विरोधी आन्द्रमा रहेका नेकपा माओवादी लगायतका साना तेत्तिस दलले आज भारतीय दूतावासमा विरोध पत्र बुझाउने भएका छन् विराटनगरमा भारत सरकारले अवैधानिक ढङ्गले स्थापना गरेको महावाणिज्य दूतावास खारेजीको माग गर्दै अहिले केही बेरपछि रियालीसित दूतावासको कारले लयनचोरमा पुगे विरोध पत्र बुझाउने नेकपा माओवादीका प्रवक्ता पम्फा भूषाले जानकारी दिनुभयो भारतले विराटनगरमा अवैधानिक रूपमा महावाणिज्य दूतावास खोली नेपाली भूमिमा भारतीय झण्डा राखेको छ सरकारले महावाणिज्य दूतावास हटाउन कूटनैतिक तवरबाट आग्रह गरे पनि भारतले अटेर गर्दै आएको छ शिक्षा मन्त्रालयले देशका विभिन्न ठाउँमा पाठ्य पुस्तकको अभाव भइरहेको समस्यालाई सम्बोधन गर्न सबै जिल्ला शिक्षा कार्यालयलाई दैनिक रूपमा विवरण बुझाउन निर्देशन दिएको छ शैक्षिक सत्र सुरु भइसक्दा पनि कतिपय ठाउँमा विद्यार्थीले पाठ्य पुस्तक नपाएको गुनासो आइरहेका छन् जिल्लामा के कति पाठ्य पुस्तक पुगेको छ के कति अभाव छ भन्ने बारे सरकारी निकायमा पर्याप्त सूचना नहुँदा समन्वयमा समस्या भएकाले नियमित अपडेट गराउन मन्त्रालय मातहतको शिक्षा विभागले यस्तो निर्देशन दिएको हो मन्त्रालयका सहप्रवक्ता डाक्टर रोजनाथ पाण्डेले विगत वर्षको तुलनामा यस वर्ष पाठ्यपुस्तक अभाव कम भए पनि समस्या कायम रहेकाले सुधारका लागि विभिन्न तयारी भएको बताउनुभयो यता शिक्षा सेवा आयोगको परीक्षाका लागि चितवनमा परीक्षा केन्द्र तय गरिएका छन् जिल्ला परीक्षा समितिको बैठकले परीक्षा तय गरेको हो सबै परीक्षा केन्द्रहरू भरतपुर नगरपालिका भित्रका विद्यालयहरूमा केन्द्रित गरेको जिल्ला शिक्षा कार्यालय चितवनका उपसचिव भक्तबहादुर सेन्चुरीले जानकारी दिनुभयो जेठ नौ गते हुने माध्यमिक तहका परीक्षाका लागि पाँचवटा जेठ दस गते हुने निम्न माध्यमिक विद्यालयका लागि तेह्रवटा र जेठ एघार गते हुने प्राथमिक विद्यालयका लागि उन्नाइसवटा परीक्षा केन्द्र तय गरिएका छन् उनातिसजना माध्यमिक तहका शिक्षकहरूका लागि एक एक हजार छ्यानब्बे चालिसजना निम्न माध्यमिक विद्यालय तहका लागि तिन हजार दुई सय दस र एक सय उन्नाइस प्राथमिक तहका शिक्षकका लागि चार हजार आठ सय पाँच परीक्षार्थीहरू सहभागी हुँदैछन् परीक्षा केन्द्र तय गरिए पनि केन्द्राध्यक्ष र निरीक्षकहरूको व्यवस्था भने अझै गरिएको छैन एकीकृत नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आज पूर्वी उनको रत्नगरमा रहेको शहीद स्मृति बहुमुखी क्याम्पसको एउटा कोठा कब्जा गरी सम्पर्क कार्यालय स्थापना गरेको छ क्याम्पस प्रशासनले यसअघि सभ्य भवन उपलब्ध नगराएको र आसन सभ्य निर्वाचनलाई मध्यनजर गर्दै कोठा कब्जा गरेको अखिल क्रान्तिकारी शहीद स्मृति बहुमुखी क्याम्पस इकाइ कमिटी अध्यक्ष अविनाशले जानकारी दिनुभयो विद्यार्थीहरूको समस्या समाधान गर्नका लागि कोठा कब्जा गरी सम्पर्क कार्यालय स्थापना गरेको उहाँको भनाइ छ अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य गोलकुमार बस्नेतको नेतृत्वमा गएको विद्यार्थीहरूको टोलीले कोठा कब्जा गरी सम्पर्क कार्यालय स्थापना गरेको हो रत्नगरमा एउटा रियल जुसमा लेदो भेटिएको छ रत्नगर आठ शुभ प्रभात टोल बस्ने रेशम श्रेष्ठले स्थानीय शान्ता राउतको पसलबाट किनेको जुसमा लेदो भेटिएको हो हिजो साँझ सो पसलबाट किनेर खान लाग्दा गनाएपछि हेर्दा लेदो मिसिएको पाइएको श्रेष्ठले बताउनुभयो यसअघि पनि रत्नगरका केही पसलमा लेदो मिसिएको जुस भेटिएको थियो यसमा फ्याक्ट्रीको पहिलो कमजोरी भए पनि प्रभावकारी अनुगमन नहुँदा पटक पटक पिए पदार्थ लगायत अन्य दैनिक उपभोग्य वस्तुमा मिसावट हुने गरेको नागरिक सरकार मञ्च रत्नगरका सदस्य ज्ञानेन्द्र राज पाण्डेले जानकारी दिनुभयो यसबीच नागरिक सरकार मञ्च रत्नगरले लेदो मिसिएको जुस उत्पादन गर्ने कम्पनीलाई कारवाही गर्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयको ध्यानकर्षण गराएको छ नागरिक सरकार मञ्चका पदाधिकारीहरूले प्रशासन कार्यालयका खाद्य निरीक्षक नवीन देउजालाई कारवाही प्रक्रिया अगाडि बढाउन भनेको छ रौतडमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ एकजना घाइते भएका छन् सर्लाहीको मलङ्गाबाट गौरतर्फ जाँदै गरेको ना तिन ख एक्काइस बिस नम्बरको यात्रुवाहक बसले आज सोही दिशाबाट आइरहेको भारतीय नम्बर प्लेटको डिएल पैँतालिस बिजे छैसठी उनातिस नम्बरको मोटरसाइकललाई वरेन्द्र राजमार्ग अन्तर्गतमा ठक्कर दिँदा देवाही नौका चालिस वर्ष शेख अब्लिसको घटनास्थलमा ज्यान गएको प्रहरी जनाएको छ दुर्घटनामा गम्भीर घाइते भएका व्यक्तिका मृतकका बाबु साठी वर्ष शेख साउथको जिल्ला अस्पताल घरमा उपचार भइरहेको छ आज पनि नेपाली बजारमा सुनचाँदीको भाव स्थिर रहेको छ नेपाल सुनचाँदी व्यवसाय महासङ्घले आजका लागि आइतबारकै भाव कायम गरेको जनाएको छ आज छापावाला सुन्तोलाको त्रिपन्न हजार रुपियाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन्तोलाको बाहन्न हजार सात सय पचास रुपियाँमा कारोबार भएको छ अन्तर्राष्ट्रिय बजारमा सुनको भाव स्थिर रहन गएपछि नेपाली बजारमा पनि सुनको भाव स्थिर रहन गएको महासङ्घको भनाइ छ त्यस्तै चाँदीको भावमा पनि आज कुनै परिवर्तन नभएपछि तोलाको नौ सय दस रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ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 खबरको साथमा फोटो पॉइंट फोल digital colour lab and digital flex print रत्नगर एक सौ राचोक चितवन फोन नम्बर शून्य छप्पन्न पांच तिरसठी शून्य तिरसठी मोबाइल नम्बर अंठानब्बे पांच पचास एकसठी सात सौ तिरचालीस विदेशका समाचार पाकिस्तानको उत्तर पूर्वी नगर पेसावरमा आज एक आत्मघाती बम आक्रमणकारीले आफ्नो मोटरसाइकल एक बसमा जुदाउँदा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ भने अन्य पैँतालिस व्यक्ति घाइते भएका छन् पाकिस्तानमा मे एघारमा आम निर्वाचन हुने भएको छ भने अप्रेल एघारदेखि राजनैतिक तथा राजनैतिक दलहरूलाई लक्ष्य गरी गरेको आक्रमणमा छप्पन्न व्यक्तिको मृत्यु भइसकेको छ आजको आत्मघाती आक्रमणमा नगर प्रशासनका वरिष्ठ अधिकारी साहिब जादा अनिसलाई लक्ष्य बनाइयो गरिएको थियो आबादमा विस्फोट हुनु केही अगाडि उनी सो स्थानबाट गएका थिए प्रहरी अधिकारी मोहम्मद फैजलले आत्मघाती आक्रमणमा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको तथा अन्य पैँतालिस घाइते भएको जानकारी दिएका छन् उक्त कुरालाई अस्पतालका अधिकारीहरूले पनि पुष्टि गरेका छन् उता गृह संसदले प्रशासनिक सेवाका पन्ध्र हजार दरबन्दी कटौती प्रस्ताव पारित गरेको छ संसदले आगामी सन् दुई हजार चौधभित्र ती प्रशासनिक सेवाका दरबन्दी कटौती गर्ने भएको हो संसदमा पेश गरेको सरकारी सेवाका दरबन्दी घटाउने प्रस्तावको समर्थनमा एक सय अडसठी मतमध्ये एक सय तेइस मत प्राप्त भएको थियो यसै गरी सत्तारूढ गठबन्धनका तीन दलको पनि प्रस्तावको पक्षमा समर्थन थियो संसद बाहिर भने पन्ध्र हजार कर्मचारीलाई बेरोजगार बनाउने प्रस्तावको विपक्षमा नाराबाजी भएको बिबिसीले जनाएको छ खेल समाचार बर्मुडामा जारी ICC world cricket league division थ्रीमा आज नेपालले आफ्नो दोस्रो खेलमा युगाण्डाको सामना गर्दैछ खेल समरसेट क्रिकेट मैदानमा बेलुका सभा सात बजेपछि हुनेछ नेपाललाई अघिल्लो चरण प्रवेशका लागि युगाण्डालाई जित्नै पर्ने हुन्छ आफ्नो पहिलो खेलमा अमेरिकासँग चौरानब्बे रनको अन्तरले पराजित भएपछि नेपाल दबावमा रहेको छ बर्मुडाको समरसेट मैदानमा गैराती अमेरिकाले दिएको तिन रनको लक्ष्य पक्षाएको नेपाल एक बल बाँकी छँदै दुई चरणमा अल आउट भयो उता इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज पनि दुईवटा खेल हुँदैछ पहिलो खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेङ्गलोर तथा दोस्रो खेलमा मुम्बई इन्डियन्स र किङ्स इलेभेन पन्जाबीज प्रतिस्पर्धा हुनेछ पहिलो खेल अपराह सभा चार बजेपछि तथा दोस्रो खेल बेलुका सभा आठ बजेपछि हुनेछ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक निर्वाचन चाहने दलहरूबीच सहमति गरेर अगाडि बढ्नुपर्ने जनता दल युनाइटेडका अध्यक्ष शरद यादवको भनाई चुनाव मङ्सिरमा नहुने अर्थमन्त्री कोइरालाको दावी पाठ्य पुस्तकको अभावलाई सम्बोधन गर्न सबै जिल्ला शिक्षा कार्यालयलाई दैनिक रूपमा विवरण बुझाउन शिक्षा मन्त्रालयको निर्देशन शिक्षा सेवा आयोगको परीक्षाका लागि चितवनमा परीक्षा केन्द्र तय पाकिस्तानमा आज भएको आत्मघाती बम आक्रमणमा आठजनाको मृत्यु पैँतालिसजना घाइते ग्रिस संसदद्वारा प्रशासनिक सेवाका पन्ध्र हजार दरबन्दी कटौती प्रस्ताव पारित र ICC world cricket league division थ्रीमा नेपालले युगाण्डाको सामना गर्दै आइपिएल क्रिकेटमा आज पनि दुई खेल हुने अवस्था अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचार सकियो ध्रुवराज बिदा भए नमस्कार अर्पण समाचारको साथमा होटल स्टार युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्क रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठ मनोरञ्जनका लागि सुन्नु स्कुल बोर्डिङ क्याम्पसलाई जे जे कुरा चाहिन्छ स्कुल बोर्डिङ क्याम्पसलाई जे जे